भन्दा भो फरक भयो उनी र हिँड्ने बाटो अहिले Friday. तिमी यो मुटु रेटेर किन गइरहौ दिलको नाम मेटेर फरक भयो नि हिँड्ने मिलाउँदैनौ दिलको नाम मेटेर फरक भयो उनी र म हिँड्ने बाटो अहिले मेरो कोमल मुटुको आधी बाटो दैने एउटै भयो फरक भयो उनी रमा हिँड्ने बाटो अहिले मेरो कोमल मुटुको फरक भयो उनी रमा हिँड्ने